पोखरा विश्वविद्यालय साहित्य समाजले प्रणय दिवस दुई हजार चौधको उपलक्ष्यमा आयोजना गरेको खुल्ला प्रेमपत्र लेखन प्रतियोगितामा प्रथम भएको प्रेमपत्रको वाचन सुन्नेछौँ हामी लेखक हुनुहुन्छ आर ढकाल सुनौ उहाँको प्रेमपत्रको वाचन उहाँको आफ्नै आवाजमा धन्यवाद कार्यक्रमका उद्घोषकज्यू कार्यक्रमका सभापति महोदय प्रमुख अतिथि एवं निर्णायक र सम्पूर्ण सेनानुरागी साहित्यानुरागी महानुभावहरू पोखरा विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको त्यो खुल्ला प्रेम पत्र लेखन प्रतियोगितामा सहभागिता जनाउन पाउँदा अत्यन्तै खुसी लाग्यो र प्रथम चरणमा छनौट हुन पाउँदा समेत अत्यन्त खुसी लागेको छ म आफ्नो प्रेम पत्रलाई वाचन गर्ने अनुमति चाहन्छु सुरु गर्न चाहन्छु मिति दुई हजार सत्तरी दस महिना उन्तिस गते प्रिय अनामिका आराम रही आरामताको कामना गर्दछु जीवनका गोरेठाहरूमा पाइला चल्दै जाँदा एउटा सुन्दर बगैँचामा कुनै भ्रमरको व्यग्र प्रतीक्षा गरी आफ्नो यौवनलाई फक्राएर सजिएकी सुन्दर कुसुमलाई पहिलो पत्रमा नै प्रियको सम्बोधन गरे थाहा छैन यो कतिसम्म सम्बोधन गर्न लायक छ तर जुन दिन तिमीलाई देखि तिम्रो त्यही नसालो नजर मन्द मुस्कुराहट र चतुर चालले गर्दा होला मस्तिष्कलाई मुटुले जितेर हाम्रो तिम्रो नामको अगाडि प्रिय शब्द थपिदियो फलस्वरूप यो पत्रमा पनि त्यही शब्द लेखिदिएछ हातको कलमले तिमी एक झल्को देखियौ र तुरुन्तै लुक्यौ भने तर पनि यो लुकामारी झन् अविस्मरणीय भन्न पुग्यो ठिक्का बादलभित्र लुकेको पूर्णिमाको जुन शरी हाम्रो भेट नै रह्यो अनौठो एक दिनको त्यो भेट आजसम्म पनि ताजा भनेर सम्झनामा आइरहेछ हर क्षण हर क्षण त्यो सत्यनारायण पूजाको दिन पण्डित भएर पूजा गराउन पुगेको म अनि कर्ता भनेर बसेकी तिमी जब तिमी मन्द सालमा मेरो समीप भएर मधुर बोलीले बिना सम्बोधन दुध फलफुल र शर्बतको अनुरोध गर्थ्यौ मेरो भोग तिर्खा र थकाइ हराएर जान्थ्यो त्यसै त्यसै अनि अनि शरीरमा नयाँ स्फूर्ति बढेर आउँथ्यो शान्ति शान्ति मन्त्र पाठ गर्दै फुलको थुङ्गाले तिमीलाई जल छर्किएर अभिषेक गराउँदा म आफै जलबिन्दु बनेर सयर गरेको थिएँ तिम्रो कोमल तनभरि जब रक्षाबन्धन बाँध्ने बेला भएको थियो तिम्रो हात सुमाएर रक्षाबन्धन बाँध्दा त्यो रक्षाबन्धन नै तन्कियोस् जति बाँधे पनि नसकियोस् अनि यो समय नै ठप्प भएर रहोस् युग युगसम्म भन्ने लागिरहन्छु ताकि तिमीलाई त्यो समीपबाट गुमाउन नपरोस् जुन जुनसम्म पूजा सकेर निस्कने बेलामा सुने गुरु आज यतै बसौँ न बेलुका भजन गाउने कार्यक्रम छ रमाइलो गर्नुहुन्थ्यो नि फर्केर हेर हेर भएरै पनि हेरिन आवाजले नै चिने तिमी नै थियौ अब त झन् देउताको मूर्ति कुर्ने ढुङ्गा खोज्दै हिँडेको मैले साक्षात देवी नै आफ्नो अगाडि पाएको छु भन्ने लाग्यो त्यो पनि अग्रिम वरदानका साथ भजन कीर्तन चल्दै गर्दा तिमीले बाँडेको प्रसाद त्यो पनि मेरै भागमा थपुवा दियौ सबैको आँखा छलेर अनि चिसो बढ्दै जाँदा ओन्ने दियौ त्यो पनि मेरै लागि आउन न केही ओन्ने ओढेर सँगै कीर्तन गरौँ दुवैजनाले मुख नखोलेरै भनेको थिएँ मैले तिम्रो हरेक बोली र व्यवहारले बताइरहेको थियो तिमी पनि म प्रति आकर्षित छौ भनेर तमेव माता सपिता तमेव तमेव बन्धुश्च सखा तमेव तमेव विद्या द्रविडम तमेव तमेव सर्वम मम देव देव उच्चारण गर्दै गर्दा तिमीलाई नै थिएँ अनि मन मनले भन्दै थिए हो अनामिका तिमी नै मेरो माता पिता बन्धु मित्र विद्या र धन हौ अब यो संसारमा तिमी भन्दा बाहेक मैले प्राप्त गर्नुपर्ने कुनै वस्तु छैन संयोग नै उस्तो मध्यरातमा भजन मण्डपको पछाडि जाँदा त्यहीँ भेटियो तिमी हो मैले तिमीलाई आत्मिक प्रेम गरेको थिएँ म पूर्ण रूपले तिमीमा समर्पित थिएँ मैले आफूले आफैलाई तिमी जित्न आफूलाई पाएको थिएँ सायद त्यो नै प्रेमको उत्कर्ष थियो मैले चिच्याएर भनेको थिएँ अनामिका म तिमीलाई प्रेम गर्छु तर बोली बाहिर निस्किएन छ ओठ बन्दको बन्द नै रहेछ त्यही दिनदेखि म बेचाइन्छु पूर्णिमाको रातमा जुनको शीतलता ओली रोशनीमा औसीको रातमा अन्धकारमा लिँदै ताराहरू बिचमा तिम्रै मुहार खोजिरहेछु कुन क्षितिजबाट चियाइरहेकी छौ भनेर साँच्चै साँच्चै म खाली खाली पुरै खाली कागज बनेर उड्दै थिएँ तिमीले च्याप्प समाएर रङहरूको वर्षा गराइदियौ तपाईँदेखि जब जब मैले आफूलाई निहाल्न थालेको छु त्यसैमा घोलिएर रहेको तिमीलाई पाउन थालेको छु म त एउटा दुधे बालक थिएँ तिमी बिहानीको घाम बनेर आयौ र न्यानो दियौ तर अनामिका तर अनामिका दिन यति धेरै बढिसक्यो कि अब मायाको थारी दिइनौ भने सायद यो धुपमा रहनु तड्पिएर रहनुको विकल्प नहोला हो हो अनामिका तिम्रो एक मुस्कानको लागि जीवनभर दुःख झेल्न सक्छु भन्ने हिम्मत आउन थालेको छ अचेल जब जब किताबका पानाहरू खोल्छु किताबका पाना पानामा र अक्षरका दाना दानामा तिमी नाचेको देख्छु त्यही दिनको भजनमा जस्तै समय न तिम्रो बसमा थियो न मेरो भोलिपल्ट छुट्टिनु पर्यो नचाहँदा नचाहँदै पनि जुन दिनदेखि तिमीले आगो झोसेर गयौ त्यही दिनदेखि म भुटभुटिएको भुटभुटिएकै छु सुन्दर हाँडी पोखरामा एउटा पड्कन नसकेको मकैको दाना भनेर धेरै पटक तिम्रो सम्पर्क नम्बर खोज्ने प्रयास गरेँ फेसबुक र ट्विटरमा सर्च गरेँ तर प्रयासहरू असफल मात्र भए तर आज जब तिम्रो साथी बनेर तिम्रो स्थायी बस्ती खोज्दै गएँ तिम्रो स्थायी बस्तीको ठेगाना पाएँ मायाको संसारबाट मुटुको प्यार समेटिएको पत्रको उपहार चढाएको छु विश्वस्त छु यो उपहार स्वीकार गरेर मुटुको बिस्तामा सजाएर राख्नेछु आजकल म आफै आफै अनौठो भएको छु न सध्य छु न बिग्रिएको छु के छु म आफैलाई थाहा छैन हो हो अनामिका न बाँचेको छु न मरेको छु केवल तिम्रै भर परेको छु न बाँचेको छु न मरेको छु केवल तिम्रै भर परेको छु स्वीकार नस्वीकार तिम्रो इच्छा तर मैले तिमीलाई प्रेम गरेको छु आई लभ यु अनामिका लेख्दै गर्दा मनका भावना उर्लिएर आए भावनालाई शब्दमा उतार्न गाह्रो छ भन्ने थाहा हुँदै पनि दौडियो कलम जबरजस्त कलमलाई बिदा दिन जाँदैछु तिम्रो सकारात्मक प्रतिक्रियाको आशमा खै कसरी रोकौँ यो कलम तर बाध्यता नै यस्तो